star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू निर्वाचनको मिति घोषणाको भोलिपल्टदेखि भण्डाफोर अभियान सुरु गर्ने नेकपा माओवादीका सचिव विप्लवको चेतावनी चार दलका कारण मिति घोषणा हुन नसकेको स्वास्थ्य मन्त्री मल्लिकको भनाई नवलप्रासीको लोकहामा एकतर्फी रूपमा बाटो सञ्चालनमा हुम्लाको सिमीकोटमा टोयनेटर विमान दुर्घटना हुनबाट जोगियो पाकिस्तानका पूर्व सैनिक शासक मुशरफलाई ज्यान मार्ने तालिबानी समूहको धम्की समलिङ्गी विवाहलाई मान्यता दिने नयाँ कानून विरुद्ध फ्रान्समा प्रदर्शन र गोर्खा कप फुटबलमा आज हिमालयन शेर्पा र बोइज युनियन तथा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 छिट्टे निर्वाचनको मिति घोषणा हुन्छ मन्त्री मल्लिकले भन्नुभयो सरकार मिति घोषणा गर्न सबै तयारी पूरा गरिसकेको छ नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले संविधानसभा निर्वाचनको मिति घोषणाको भोलिपल्टदेखि भण्डाफोर अभियान शुरू गर्ने चेतावनी दिनुभएको छ नेकपा माओवादी निकटको अनिरासव्यू क्रान्तिकारले नानगढमा गरेको कार्यक्रममा बोल्दै विप्लवले विघटित सभामा नमिलेका विषयमा सहमति गरेर मात्रै नयाँ निर्वाचन गर्नुपर्ने बताउनुभयो सरकारलाई चुनाव मिति घोषणाका लागि दबाव बढ़िरहेका बेला विप्लवको यस्तो प्रतिक्रिया आएको हो अहिलेकै अवस्थामा संविधान सभा निर्वाचनका लागि सहमति हुने कुनै सम्भावना नभएको पनि विप्लवले बताउनुभयो सरकार र प्रमुख दलहरूले सेना परिचालन गरेर आफरको आन्दोलन दबाउने र निर्वाचन गराउने योजना बनाएको आरोप लगाउँदै विप्लवले त्यसबाट आफहरू कति पनि विचलित नहुने बताउनुभयो निर्वाचन सम्बन्धी आवश्यक ऐन कानूनमा सहमति जुटाउन आज बिहान बस्ने तय भएको उच्च स्तरीय राजनैतिक समितिको बैठक कंग्रेस सभापति सुशील कोइरला अनुपस्थित भएपछि स्थगित भएको छ एकीकृत नेकपा माओवादी नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरू नयाँ बानेश्वर पुगे पनि कंग्रेस सभापति कोइराला अनुपस्थित भएपछि बैठक स्थगित गरिएको नेताहरूले बताएका छन् कोइरालाले व्यस्तता देखाउँदै बैठक शुरू हुने बेलामा आउन नसक्ने जानकारी दिनुभएको थियो आजको बैठकमा संविधान सभाको नयाँ चुनावका लागि चाहिने आवश्यक ऐन कानूनका विषयमा सहमति जुटाउने नेताहरूले बताएका थिए अब अर्को बैठक बिहिबार बस्ने एकीकृत नेकपा माओवादीका महासचिव पुष्ट बहादुर बोगटीले जानकारी दिनुभयो दलहरूबीच संविधान सभा सदस्य संख्या थ्रेस र चुनावमा उम्मेद्वार दिनेको योग्यताका विषयमा दलहरूबीच सहमति हुन सकेको छैन सहमति जुटाएर पन्ध्र गते गणतन्त्र दिवसको दिन चुनावको मिति घोषणा गर्ने दलहरूको तयारी पूरा नहुने देखिएको छ नेपाली कङ्ग्रेसले आगामी संविधानसभा निर्वाचनमा समलिङ्गी तेस्रो लिङ्गीलाई उम्मेद्वार बनाउने तयारी गरेको छ महामन्त्री प्रकाश मानसिंहले कंग्रेस समावेशिताको पक्षमा रहेको बताउँदै समलिङ्गी तेस्रो लिङ्गीलाई पार्टीको तर्फबाट उम्मेद्वार बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो समलिङ्गी तेस्रो लिङ्गीको संस्था नेलहिरा समाजका टोलीसँगको भेटमा महामन्त्री सिंहले भन्नुभयो कंग्रेसले बोल्ने मात्र होइन नारा लगाउने मात्र होइन काम गरेर देखाउँछ उहाँले अल्पसंख्यक समुदायको मुद्दालाई पार्टीमा छलफल गर्ने र समलिङ्गी तेस्रो लिङ्गीले भोग्नु परेका समस्या समाधानका लागि पहल हुने प्रतिबद्धता जनाउनुभयो लोकतन्त्र रहे मात्र अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित हुने भन्दै महामन्त्री सिंहले लोकतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा आउनुपर्नेमा जोड़ दिनुभयो निलिरा समाजको रोकिएको नवीकरण प्रक्रिया बारे चासो राख्दै उहाँले प्रक्रिया पूरा गरिसक्दा पनि नवीकरण नहुनु दुःखद भएको बताउनुभयो हुम्लाको सिमीकोट विमानस्थलमा गोमा एयरको ट्विनटर विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ आज नेपालगञ्जबाट गएको गोमा एयरको नाइन एनएजेयु विमान सिमीकोट विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा टायर पम्चर भएपछि धावन मार्गको दायाँतिर ठोकिएको छ विमानमा रहेका चालक दलका दुईजना सहित नौजना यात्रु सकुशल छन् पूर्व पश्चिम राजमार्गको कावासती बोटेबल सडक खण्ड नानघट सडक खण्ड लोकाहा खोलामा गैरातीदेखि अवृद्ध सडक अहिले एकतर्फी रूपमा संसामा आएको छ हिजो मात्रै निर्माण गरेको अस्थायी डाइभर्सन गैरातीको बाढीले बगाइदिएपछि गैरातीदेखि नै अवृद्ध भएको थियो पुनः सो स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी एकतर्फी रूपमा यातायात संसारमा ल्याइएको सड़क डिभिजन कारले बुटवलले जनाएको छ गैरातीदेखि बीच बाटोमा रोकेका सवारी साधन गन्तव्यमा लागेका छन् यो महिना मात्र चार पटक डाइभर्सन बाढीले बगाइदिएको छ यसबीच आजदेखि लोकाहा पुलबाट नै हलुका सवारी साधनलाई आवजात गर्न मिल्ने गरी सवारी साधन चलाउने तयारी समेत थालिएको छ पूर्वी चितवनको कठार स्वास्थ्य चौकीमा कर्मचारीहरू नियमित र समयमा उपस्थित नहुँदा आफूलाई समस्या परेको बिरामीहरूले गुनासो गरेका छन् कारले खुल्ने बित्तिकै आफूहरू आउने गरेको गरे पनि कर्मचारीहरू भने करिब एक घण्टा ढिलो आउने गरेको उनीहरूको भनाइ छ आज एघार बजेसम्म एकजना मात्र कर्मचारी आउँदा उनी पहिले नै चार पाँचजना बिरामी कुरेर बसेका थिए अरू दिनमा पनि कर्मचारी समयमा कारले आउने नगरेको सरकारवालाहरूले बताएका छन् कठार नौ पिद्रणीका कृष्ण कुमार श्रेष्ठले कर्मचारी समयमा नै नआउँदा सामान्य औषधि लिन आउँदा समेत एक घण्टा कोर्नु परेको गुनासो गर्नुभयो यस सम्बन्धमा स्वास्थ्य चौकी प्रमुख रुद्र शर्माले भने गल्ती भएको स्वीकार गर्नु भएको छ व्यावहारिक काम पर्ने हुँदा कहिलेकाही समयमा र नियमित कार्यालय आउन नसकेको शर्माले बताउनुभयो गत वर्ष मात्रै उपस्वास्थ्य चौकीबाट स्तरोन्नति भई स्वास्थ्य चौकीमा परिणत भएको थियो सातजना कर्मचारी रहेको सो स्वास्थ्य चौकीमा हाल नियमित रूपमा तीन चारजना मात्र आउने गरेको पनि कटार गाविसका पूर्व अध्यक्ष विश्वनाथ चौधरीले बताउनुभयो समयमा र नियमित कार्यालय आउन आफूहरूले पटक पटक सुझाव दिए पनि अटेर गरेको चौधरीले बताउनुभयो सो स्वास्थ्य चौकीमा एक दुईजना कर्मचारीको महिनामा एक दुई पटक मात्र हाजिरी हुने गरेको पनि उहाँले बताउनुभयो स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा लापरवाही हुँदा समेत जनस्वास्थ्य कार्यालयले अनुगमन नगरेको सरकारवालाहरूले गुनासो गरेका छन् जसो झरी परे पनि मनसुन सुरु हुन अझै दुई हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले मनसुनी वायुको कारण नभई पश्चिम बंगाल र बिहार लगायतका ठाउँमा न्यून चापीय क्षेत्र निर्माण भएकाले वर्षा भएको मौसमविद सुभाष रिमाले जानकारी दिनुभयो उहाँका अनुसार पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा अन्त्य र बंगालको खाडीबाट वायु बहन थालेपछि मात्र मनसुन शुरू हुन्छ अहिले पश्चिमी वायुको प्रभाव पनि कायमै रहेको र बंगालको खाडीबाट पनि वायु नआएको उहाँले बताउनुभयो आज सुनको भाव तोलामा दुई सय रुपियाँ बढेको छ नेपाली व्यवसाय महासंघले आजका लागि छापावाला सुनको मूल्य तोलाको पचास हजार आठ सय रुपियाँ तोकेको छ हिजो तीन सय दस रुपियाँ घटेर तोलाको पचास हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य विगत केही सातादेखि अस्थिर रहेको छ आज तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपियाँ बढेर पचास हजार पाँच सय पचास रुपियाँमा कारोबार भएको छ तेजाबी सुन आइतबार तोलाको पचास हजार तिन सय पचास रुपियाँमा कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा उतार चढाव आएपछि स्थानीय बजारमा पनि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 न्यायाधीशलाई बर्खास्त गरेको तथा बलुचका एक विद्रोही नेताको सन् दुई हजार छमा भएको हत्यामा संलग्न भएको आरोप लगाइएको छ सन् दुई हजार सातमा मोशरफले कट्टरपन्थीहरूले नियन्त्रणमा लिएको रातो मस्जिदमा कारवाही गर्न सेनालाई आदेश दिनुभएको थियो न्यायाधीशलाई हिरासतमा लिएको आरोपमा बुधबार अदालतले उहाँलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ पूर्व सैनिक शासकलाई हिरासतमा लिनु पाकिस्तानमा अभूतपूर्व कार्य हो यस मुलुकको इतिहासको आधाभन्दा बढी समय सेनाले शासन चलाएको छ यसलाई सशस्त्र सेनाले शासन नियन्त्रणमा लिने कुराका लागि चुनौती ठानिएको छ मुशरफमाथि सन् उन्नाइस सय उनासीदेखि दुई हजार आठसम्म तीन पटक हत्या प्रयास भएको छ उता फ्रान्सको राजधानी पेरिसमा समलिङ्गी विवाहलाई मान्यता दिने नयाँ कानून विरुद्ध लाखौं प्रदर्शनकारी सड़कमा उत्रिएका छन् रयालीको क्रममा प्रहरी र दक्षिण पन्थे कार्यकर्ता बीच झडप हुँदा एक सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ गत हप्ता राष्ट्रपति फ्रान्सो होल्याण्डले समलिङ्गी विवाह सम्बन्धी कानूनलाई मंजूरी दिनुभएको थियो खेल समाचार राजधानीमा जारी गोर्खा कप फुटबलमा आज हिमालयन शेर्पा र बोइज युनियन क्लब भेट्दैछन् त्रिपुरेश्वर स्थित दस्त्र रङ्गशालामा अहिले केही बेरपछि सुरु हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् बे डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा स्थान बनाएको बोइज युनियनले हिमालयन शेर्पालाई कडा चुनौती दिने अनुमान गरिएको छ आज परान्न चार बजी हुने अर्को खेलमा जावला खेलित क्लब र फ्रेन्ड्स क्लब आम्ने सामने हुनेछन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचनको मिति घोषणाको भोलिपल्टदेखि भण्डाफोर अभियान सुरु गर्ने नेकपा माओवादीका सचिव विप्लवको चेतावनी चार दलका कारण मिति घोषणा हुन नसकेको स्वास्थ्य मन्त्री मल्लिकको भनाई नवलप्रासीको लोकआमा एकतर्फी रूपमा बाटो सञ्चालन हुम्लाको सिमीकोटमा ट्युनेटर विमान ठूलो दुर्घटना हुनबाट जोगियो पाकिस्तानका पूर्व सैनिक शासक मुशरफलाई ज्यान मार्ने तालिबानी समूहको धम्की समलिङ्गी विवाहलाई मान्यता दिने नयाँ कानून विरुद्ध फ्रान्समा प्रदर्शन र गोर्खा कप फुटबलमा आज हिमालयन शेर्पा र बोइज युनियन तथा जाउला खेल र फ्रेन्च क्लब भिड्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार Thank